पैसा आयो मैले नै होला नि बजार गएको थिएँ गोरै बजार गएको थिएँ मुन्द्रा किन्न लगाएको थिएँ नजा भन्थिन आमाले मलाई बिगार्यो तिम्रो जमाले लाउन बिगार्यो तिम्रो जमाले किन लगाएको नजा भन्थेन आमाले मलाई बिगार्यो तिम्रो जमाले खाना भैनी नहुने छोप्न थाले सुन्ने शरीर मेरो मन रोने कोहलपुरमा गएको थिएँ कोहलपुरमा गएको थिएँ चस्मा किन लगाएको थिएँ नजा भन्थिन आमाले मलाई बिगार्यो तिम्रो जमाले लाउन solidando